श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुःसुरासुरगणा सुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितोज्ज्वलबपु शुक्लाम्बरमल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामि नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये भगवान् लीला अपरं छ प्रभुको यस लीलालाई जान्न अत्यन्त मुस्किल छ यस प्रकारको यो बेमेल विवाहमा पनि सन्तुलन छ शिव शर्मासँगको त्यस बेमेल विवाहमा पनि सन्तुलन छ भनी भनेको सुन्दा अगस्त मुनि श्री कुमारजीलाई भन्नुहुन्छ हे प्रभु मैले यस अर्थलाई अलि बुझ्न सकिनँ तब श्री कुमारजी भन्नुहुन्छ हे अगस्त्य मुनि प्रारब्धको फल बहुतै कठोर हुन्छ अनि दैवले जे जस्तो लेखेर ल्यायो त्यसलाई कसैले टार्न सक्दैन यो विधिको विधान हो यहाँ कस्तो के हुन्छ कसैलाई थाहा हुँदैन बाहिरी रूपले हामीले हेर्दा जस्तो बेमेल देखे तापनि यो प्रारब्धकै फल हो आफूले चाहेको कहाँ यहाँ मिल्छ र आफूले राम्रो चाहँदैमा आफूले ठुलो चाहँदैमा आफूले चाहे जस्तो सम्पूर्ण विषयवस्तु कहाँ नै यहाँ पाइन्छ र यहाँ त जे लेखिएको छ प्रारब्धको फल अनुसार त्यही त्यही नै आफूलाई प्राप्त हुन्छ यो ब्रह्मको नै नियम हो तसर्थ हे अगस्त्य मुनि यस प्रसङ्गमा पनि कुनै सानो चित्त गर्नु उचित हुँदैन हेर्दा हामीलाई यसै लाग्न सक्दछ कि शिव शर्मा र गोमा ब्राह्मणैको त्यो विवाह अत्यन्त बेमेल हो तर प्रारब्धको फल गोमा ब्राह्मणीले अवश्य भोग्नुपर्छ अब अगाडि के हुन्छ अगस्त्य मुनि तिमी हेर्दै जाऊ म कथा प्रसङ्गलाई अगाडि बढाउँदछु त्यसरी बसेको दस वर्ष पुरा भएपछि एक दिन शिवसम्म ब्राह्मणले आफू मोटो घाटो पुष्ट भएको देखेर अब भने आफ्नो घर सम्झे अब म यहाँ मात्र बसेर के हुन्छ यस्तो मनमा विचार गरेर शिव भट्ट ब्राह्मण र सती ब्राह्मणीसँग भने यहाँहरूको दया र कृपाले कन्यादान पाएँ घर छाडे यहाँ बसेको धेरै वर्ष बित्यो त्यहाँ घरको विचार गर्ने कोही पनि छैन अब आज्ञा पाए म घर जाँदो हुँ यस्तो शिव शर्माको वचन सुनेर शिव भट्ट ब्राह्मण भन्दछन् यो घर पनि हजुरकै हो हाम्रो कुपहरू छ र हामी सबै हजुरकै हौ यी सम्पत्ति यी घर बार सबै हजुरकै हो जाने कुरा गर्दै नगर्नुहोस् यस्तो कुरा सुनेर शिवभट्ट फेरि भन्दछन् यो हाम्रो मायाको डोरो मात्रै होइन भविष्यको लागि सघालेको पुत्री पनि हो तसर्थ यो कुरालाई छोडिदियो तब फेरि शिव शर्मा भन्दछन् यो कुरा एक प्रकारबाट ठिकै हो तर अब दैवको लीला सबै कुरा छोडेर कहाँ बस्न सकिन्छ र अब मलाई जानु नै छ शिव शर्माको यस्तो वचन सुनेर अब मलाई एकपटक घर जानु नै छ विचार गरेर फेरि म चाँडै नै फर्किनेछु मेरा पनि को छ र इष्टमित्र सबै बन्धु भात बन्धु बान्धव पनि सबै यही नै छन् यति आफ्ना पति शिव शर्माले पिता शिव भट्टसँग कुरा गरेको सुनेर गोमा ब्राह्मणी भन्दछन् हे स्वामी जानेको मन नगर्नुहोस् अनि हजुर जाने भए मलाई पनि लिएर जानुहोस् नत्र म जान दिने छैन हजुर बिना म एक्लै कसरी बस्न सक्छु र यस्तो घुमाको वचन सुनेर शिव शर्मा भन्दछन् हे सती तिम्रो यो अवस्था छ मसँग जान सक्दैनौ किनभने हाम्रो घर निकै नै टाढा छ बाटोमा ठुला ठुला पर्वत नाग्नुपर्छ फेरि कति दिन वनमा नै बास बस्नुपर्छ यहाँ अनेक तरहका जन्तुको भय हुन्छ तिमी आफ्नै छ्यामा कि कहिले घरदेखि बाहिर ननिस्के कि चाहिँ ताप भोग प्यासले दुःख पाउली फेरि मेरो वृद्ध अवस्था छ कसैले बाटोमा दगा गरेर तिमीलाई हरण गरेर लैजान सक्छ यस अर्थले यहीँ बस म घर पुगेर खबरले चढै आउनेछु दुई महिनाभित्रमा नै म फर्कनेछु भगवान श्री शिवको यो एउटा नाटक मात्र थियो यहाँ दैवले सब कुरा लेखिसकेको थियो ती वृद्ध ब्राह्मणसँग गुमा ब्राह्मणैले जानु नै परेछ यो लेखिएको कुरालाई कसले मेट्न सक्दछ र त्यसमाथि उनै दैव स्वरूप श्री महादेव जसको नाटक अहिले चलिरहेको छ शिव शर्मा ब्राह्मण जो वृद्ध भए पनि उनप्रतिको प्रेमले गोमा ब्राह्मणीलाई एक्लै राख्न पटक्कै मनले मानेको छैन तब फेरि गोमा ब्राह्मणी भन्दछिन् हे स्वामी हजुर दुई महिना भन्नुहुन्छ हजुर नभई म दुई घडी पनि बस्न सक्दिनँ फेरि शीत ता भोक आदिले दुःख पौलिस पर्वत पर्छ वनमा बास बस्दा जन्तुको भय हुन्छ भन्नुभयो हजुरले दुःख पाए म पनि दुःख पाउँछु जो गति हजुरको उही गति मेरो जे जस्तो भए पनि हजुरलाई छोडेर म यहाँ बस्न सक्दिनँ वृद्ध भए पनि शिव शर्माप्रतिको प्रेमले गोमालाई छोडेको थिएन हे अगस्ती मुनि श्री महादेवको यो एउटा अद्भुत लीला छ कहाँबाट कसरी र किन यस प्रकारको प्रेम गोमा ब्राह्मणीमा गढ्यो त्यो एउटा नै अद्भुत विषय छ गुमा ब्राह्मणीलाई यी यस प्रकारका विचारहरू कसरी उत्पन्न भयो यो एउटा पनि अद्भुतको विषय छ गुमाका यस्ता भनाइ सुनि हे सुभाषिनी तिमी जाने भए पिता मातासँग बिदा मागेर आऊ तब पतिको आज्ञा पाएर गोमा पितासँग गएर म पनि स्वामीसँग जान्छु मलाई पनि अब बिदा दिनुहोस् भनेर भनिन् तब शिवभट्ट र सती ब्राह्मणले हे छोरी गोमा जान्छु भनेर नभन किनभने हाम्रो वृद्ध अवस्था भयो छोरा छोरी जे भने पनि तिमी मात्र एक छौ तिमीले हामीलाई छोडेर गए अब हाम्रो सम्भार कसले गर्ला हामीले सिद्धि विनायकसँग तिमीलाई वृद्ध अवस्थामा स्याहार सुसार गर्नको लागि भनेर मागेका थियो हे गोमा यो दैव कस्तो निर्मोही रहेछ कसरी हामीलाई यसरी दुःखमा छाडेर तिमीलाई त्यतातर्फ तान्न प्रेरित गरिरहेको छ हे पुत्री यो दुःखको संसारमा हामीलाई एक्लै नछोड जान्छु भन्ने कुरै नगर हाम्रो यो अवस्था छ बिरामी परेको बेला एक थोपा पानी खुवाइदिने समेत नजिकै कोही छैन अब बिस्तारै बिस्तारै हाम्रो शरीर गल्दै गइरहेको छ यो अवस्थामा हे पुत्री हामीलाई छोडेर नजाऊ अरू कुनै छन् र हाम्रो तिमी नभए पूर्णिमाको दिनमा चन्द्रमा नभए चाहिँ अन्धकार हुनेछ जसरी पूर्णिमाको दिनमा चन्द्रमा नभएको कल्पना हामी गर्न सक्दैनौँ त्यसै गरी तिमी नभए हाम्रो जीवन कसरी चल्न सक्छ त्यही अन्धकार चाहिँ हुन्छ हे पुत्री हामीलाई छाडी जाने कुरै नगर बडो दुःख व्यक्त गरे जस्तै रामचन्द्र नहुँदा दशरथ राजाको प्राण गए थियो त्यस्तै तिमी नभए हामी पनि बाँच्ने छैनौ ती दुई ब्राह्मण ब्राह्मणीको मनबाट यस प्रकारका विराहका भावहरू छुटिरहेका थिए अनवरत रूपले आँखाबाट आँसुका थोपाहरू झरिरहेका थिए तर दैवको लीला यो आँसुले कोमा ब्राह्मणीलाई कुनै काम गरिरहेको थिएन वृद्ध शिव प्रतिको प्रेम बडो कठोर थियो उनको प्रेमको अगाडि माता पिताको यस विरहले पनि केही काम गरेन हे घुमा तिम्रो पुरुषलाई जान देऊ ती पनि दुई महिनामा आइहाल्दछन् यस्तो पिता माताको वचन सुनेर गोमा ब्राह्मणी फेरि भन्दछिन् हे माता पिता स्त्री जातिको तीर्थ व्रत दान धर्म पति नै हुन् आफ्ना पति रहेसम्म कहीँ कुनै तीर्थ व्रत दान धर्म गर्नु पर्दैन सबै शास्त्र पुराण हजुरहरूले पनि जानेकै हुनुहुन्छ स्त्री जातिको सबैभन्दा ठूलो धर्म भनेकै पतिव्रता धर्म हो जसले आफ्नो पुरुषलाई अत्यन्त कर्तव्य कर्मका साथमा पुज्दछ त्यसैले मात्र यस लोकमा कल्याण प्राप्त गर्दछ हे माता हे पिता वृद्ध अवस्थाका ती पतिलाई छोडेर म यहाँ बसु यो मेरो मनले कहाँ मान्दछ न त धर्मले नै मान्दछ जबसम्म पति आफ्नो साथमा हुन्छ तबसम्म मात्रै पत्नीको गौरव रहन्छ इज्जत रहन्छ प्रतिष्ठा रहन्छ मान रहन्छ पतिको अभावमा कुनै पनि पत्नीको अस्तित्व रहँदैन जुन दिन हजुरहरूले मेरो यो हात मेरा पतिको हातमा भयो अबदेखि सम्पूर्ण मेरो यी आत्मादेखि यी शरीर उनैका भए म उनको आधा अङ्ग हुँ आधा अङ्गले मात्रै जीवन निर्वाह हुन सक्दैन हे माता हे पिता स्त्री जातिको सबैभन्दा ठुलो धर्म नै यही नै हो पतिको हितको लागि सोच्नु तद अनुरूप नै पतिले पत्नीको हितको लागि सोच्दछन् पतिको कल्याणको लागि सोच्नु तब मात्र पतिले पत्नीको कल्याणको लागि सोच्दछन् किनभने यी दुईबाट नै यो संसार चलिरहेको छ जो पत्नीले आफ्नो पतिको दुःख बुझ्दैनन् ती पति पति भएर पनि यस लोकमा मनुष्य भएर रहन सक्दैनन् जो पतिले पत्नीको दुःख बुझ्दैनन् कि पति पनि यस लोकमा आफ्नो जन्म व्यर्थ नै बिताउँदछन् यसरी हे माता हे पिता पति र पत्नी बीचमा सम्बन्ध रहेको हुन्छ जीवनको यो रथ यिनै पति र पत्नी बीचबाट मात्र अगाडि बढ्दछ तसर्थ म उहाँलाई एक्लै छोडी जान दिन्न न त म यहाँ बस्दछु अझ मैले विचार गर्नुपर्ने मेरा पति अत्यन्त वृद्ध छन् म नभए बाटोमा कसले सम्हार गरिदिएला मैले उहाँको लागि यी सब कुराहरू सोच्नै पर्दछ बरु म चाँडै नै आउँला घरको काम कि म छिटै नै यता फर्केर आउँला आफ्ना पुरुषलाई पनि साथमा लिएर आउला त्यो बरु हुनसक्छ पत्नी एकातिर पति एकातिर यो जीवनमा सम्भव हुँदैन आफ्ना पति शिव प्रतिको प्रेमले यसरी आफ्नो मातापिताको प्रेमलाई जितिदियो त्यसो भन्छौ भने हामी के भनौँ जाऊ यदि भने आँखादेखि आँसुका धारा खसाली नाना वस्त्र अलङ्कार पहिराई नाना द्रव्य आदि दाइजो दिई डोली महाली सहरको बाहिरसम्म पुर्याउन लगाए बाटोमा राम्रोसँग लग भने डोलेहरूलाई हर्याएर शिव भट्टले गोमालाई अब हामीलाई नबिर्सुनु चाँडै नै फर्केर आउनु भने डोलीदेखि ओर्ली बाबा महतारीलाई प्रणाम गरी सगिनीहरूलाई पनि बसाही भनी पिदा भई आँखाबाट आँसु खसाल्दै डोलीमा चढेर त्यहाँदेखि जाती भए शिवभट्ट दम्पतिका आँखाबाट आँसुका धाराहरू छुटिरहेका थिए पिछोडको यो पीडाले सबैलाई दुःख दिइरहेको थियो तापनि सबै भन्दथे धन्य गोमा ब्राह्मणीको त्यो पतिव्रता धर्म धन्य रहोस् अगस्त्य मुनिले सिटको कुमारजीलाई फेरि प्रणाम गरे इति श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्मे कुमार ಅಗಸ್ತ್ಯ ಸಂವಾದೆ ಶ್ರೀ ಸ್ವಸ್ಥಾನಿ ಪರಮೇಶ್ವರಿಯ ವರ್ತಕಥ ಗುಮಾ ಪ್ರತಿಕ್ರಿಯೆ ಗಮನ गमन नाम एक तत्रैव गंगा यमुना च तत्र गोदावरी सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र प्रसंगः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा अनुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् सय चार दशमलव आठ एउटा प्रयास तपाईँको निम्ति परिवारको निम्ति समाज र राष्ट्रको निम्ति